नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम कलिउड डाउनको सापमा साथ दिनको लागि आज पनि उपस्थित भइसकेका छौँ सुन्दै गर्नु भएको आवाज उसागरको अनि यो आवाजलाई तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot NP log in गरेर यो प्रोग्राम तपाईँले सुनिरहनु भएको छ र जहाँ जसरी सुनिरहनु भएको छ तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट मलाई राजले सपोर्ट गरिराखेका छन् र राजले पनि थ्याङ्क यू र प्रोग्राम रहेको छ कलिउड काउन्ट डाउन र कलिउड काउन्ट डाउनमा हामी स्पेसल्ली नेपाली चलचित्रका दसवटा उत्कृष्ट उत्कृष्ट गीत सङ्गीतलाई बजाउँदै राखेका छौँ यतिखेर रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि भर्खर मात्र रिलिज भएर गएका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीतलाई हामीले बजाउँदै आइराखेका छौँ र नेपाली चलचित्र क्षेत्रमा भइराखेका केही जानकारी पनि हामीले प्रस्तुत गर्दै राखेका छौँ कुन फिल्म कहिले चल्दैछ यसको बारेमा पनि हामीले जानकारी दिँदै आइराखेका छौँ र अब हामी लागौँ नम्बर टेन पोजिसनमा त्योभन्दा अगाडि यो साता सालमा नेपाली कदन चलचित्र मुखौटा काउन्ट डाउनबाट आउट भएको छ भने न्युजी मारेको छ चिन्छस यानि कि बिर्खेलाई चिन्छस र यो मुभी अब चाँडै नै प्रदर्शनमा आउन लागेको छ र मुखौटा रिलिज भइसकेको फिल्म हो फिल्म हो र फिल्मले जति व्यापार गर्नुपर्ने थियो त्यति व्यापार भने गर्न सकेन र अब धेरैले आशा गरेका थिए मुखौटाबाट सो आशा अनुरूपको बिजनेस यो सिनेमाले गर्न सकेन र सिनेमाको धेरै नै पब्लिसिटी गरिएको थियो र अब हामी लागौँ नम्बर टेन पोजिसनमा नम्बर टेन कम्पोजिसनमा आइपुगेको छ अराज केसी गिरीले निर्देशन गरेको अनि सुभाष थापाले लगानी गरेको मोहित मोनालको सङ्गीत रहेको र सुभाष थापा विनिता खड्का आयुषा राई सुरेश सुप्रेती शिशिर भण्डारी लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको नेपाली कथन चलचित्र बिर्खेलाई चिन्छस् र बिर्खेलाई चिन्छस् अब चाँडै नै प्रदर्शनमा आउन लागेको बिल्कुलै कमेडी धारमा निर्माण भएको नेपाली चलचित्र हो नम्बर टेन पोजिसनमा हामी गीत गीत सुन्छौँ नेपाली कथन चलचित्र बिर्खेलाई चिन्छसबाट चिन्छस् बिर्खेलाई चिन्छ गाउँमा गाह्रो साह्रो पर्दा सबैलाई चाहिने यही बिर्खे अरे वाह अरे वाह ओइ बिर्खे सबको प्यारो प्यारो बिर्खे ओइ ओइ ओइ ओइ होय होय बिर्खे ओइ ओइ ओइ ओइ होय होय बिर्खे ढुङ्गाको धनु रे बाँसुरी बजाई मायाको धुन्डौ सुनाइदे Let's dance chumma chumma chumma chumma chumma chumma chumma one more time chumma chumma chumma chumma chinchas, chinchas. एक दिन छप्पर नाका मोटरमा बिर्के सुई सुई साइकलमा मोटर आयो पापा पापा बिर्खे टिङ साइकलमा खेले हान्यो ब्रेक चाप चाप यस यहाँले गीत सुनिरहनु भएको छ नेपाली कथन चलचित्र बेर्खेलाई चिन्छस् र यस चलचित्रको यो गीतमा मोहित मुनालले सङ्गीत भर्ने काम गर्नुभएको छ भने सन्तोष लामा प्रार्थना साकेको स्वर रहेको छ भने यो गीतलाई रचना गर्नुभएको छ वासुदेव मुनालले नम्बर टेन पोजिसनमा नियुक्ति गरेको छ नेपाली कथन चलचित्र बेर्खेलाई चिन्छस् अब हामी लागौँ नम्बर नाइन पोजिसनमा नम्बर नाइन पोजिसनमा आइपुगेको छ कस्तो टेन्सन रेज भइसकेको फिल्म हो कस्तो टेन्सन काउन्टरमा बिस्तारै बिस्तारै तल छोड्ने क्रममा रहेको छ नेपाली कथन चल चलचित्र कस्तो टेन्सन च्वाङ चाहियो नम्बर नाइन तिन दिन आउँछु लट्टाउँछु तिम्रो मन्दिरैमा ओके नमुना इन्फुसनमा यहाँले गीत सुनिरहनु भएको छ छुवाक मिलाइदेऊ नेपाली कथन चलचित्र कस्तो टेन्सन र यो चलचित्र रिलिज भइसकेको चलचित्र हो अब हामी लागौ नम्बर एट पोजिसनमा नम्बर एट पोजिसनमा विस्तार बिस्तारै माथि चढ्ने क्रममा रहेको छ नेपाली कथन चलचित्र हिम्मतवाली रेखा थापाले निर्माण एवं निर्देशन गरेको चलचित्र हिम्मतवाली दसैँको सेरोफेरोमा रिलिज हुँदैछ टङ्क थोकेको सङ्गीत रहेको छ हिम्मतवालीका गीतहरूमा नम्बर एट पोजिसनमा नेपाली कथन चलचित्र हिम्मतवालीबाट काली तिम्रो नजरले नम्बर एट तिम्रो नजरैले गोली मार्यो काली तिम्रो नजरैले गोली मार्यो ढिच्याउ ढिच्याउ भात भाती छाती पोली पोली मार्यो ढिच्याउ झले झले जले जले मात्र सम्हाल नलौ ढले ढले ढले मात्र अङ्गाल हौ झले झले झले मात्र सम्हाल नलौ ढले ढले ढले हौ दसैँको सेर फिल्ममा रिलिज हुन लागेको नेपाली कथन चलचित्र हिम्मत वालीको गीत यहाँले सुनिरहनु भएको छ काउन्ट डाउनको नम्बर एट पोजिसनमा बिस्तारै बिस्तारै माथि चढ्ने क्रममा रहेको छ हिम्मत वालीको यो गीतपछि अब हामी लागौँ नम्बर सेभेन पोजिसनतर्फ नम्बर सेभेन पोजिसनमा आइपुगेको छ नेपाली कथन चलचित्र मिसन फर ट्वेन्टी रिलिज भइसकेको चलचित्र हो मिसन फर ट्वेन्टी धैराम बहालले निर्देशन गरेको चलचित्रका गीतहरूमा तारा प्रकाश लिम्बूको सङ्गीत रहेको छ नम्बर सेभेन पोजिसनमा नेपाली कथन चलचित्र mission for twenty number seven Thank you. Okay संसारकर्मी कुमार विष्टको लगानीमा तयार भएको नेपाली कथन चलचित्र मिशन फर ट्वेन्टीको गीत यहाँले सुनिरहनु भएको छ र काउन्टाउनको नम्बर सेभेन पोइसनमा बिस्तार बिस्तारै तल झर्दैछ एक स्टेप तल झरेको छ गत हप्ता नम्बर सिक्स पोइसनमा एक स्टेप तल झर्दै नम्बर सेभेन पोइसनमा आइपुगेको छ यो सापा लागु अब नम्बर सिक्स पोइसनतर्फ नम्बर सिक्स पोइसनमा आइपुगेको छ चिहान मुभी र चिहान मुभी रिलिज भइसकेको मुभी हो रबलाई भने नम्बर सिक्स पोइसनमा नेपाली कथन चलचित्र चिहानबाट छक्कै परुन् लट्ठै परुन् भित्र बस्यौ तिमी मगमगाउने फुल बनी बासा छर्दै आयौ तिमी सत्य कसम तिम्रै लाग्छ माया आफ्नो भन्दा पनि धेरै धेरै सधैँ तिम्रै पनि मर्छु भन्छ मन के गरौँ छक्की छक्की परुन लट्ठै परुन यहाँले केही सुनिरहनु भएको छ नम्बर सिक्स पोजिसनमा बिस्तारै बिस्तारै तल चढ्ने क्रममा यो सफा नम्बर सिक्स पोजिसनमा आइपुगेको छ चार स्टेप तल चढेको छ गत हप्ता नम्बर टू पोजिसनमा थियो अब लाग्यो नम्बर फाइभ पोजिसनतर्फ नम्बर फाइभ पोजिसनमा आइपुगेको छ स्टोपिन मन र स्टोपिन मन अब चाँडै नै प्रदूषणमा आउन लागेको चलचित्र हो र चलचित्रको गीतले यतिखेर मार्केट तताइराखेको छ र चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् भने चाँदनी शर्मा निरज बराल जीवन लोइटे लगायतका कलाकारको केन्द्रीय भूमिका हामीले चलचित्रमा पाउनेछौँ र थाइल्यान्डका रमाइला स्थानहरूमा चाहिँ चलचित्रको सुटिङ गरिएको छ र चलचित्रमा अर्जुन पौडेलको सङ्गीत सुन्न पाइन्छ नम्बर फाइभ विषयमा नेपाली कथन चलचित्र स्टोपिड मनबाट यो रमाइलो गीत नम्बर फाइभ तिम्रो आँखामा सुहेरी हाँस्ने दिन आओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन नआओस् तिम्रो आँखामा सुहेरी हाँस्ने दिन नआओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन नआओस् तिम्रो माया भुलेर अरूसँग खुल्नु परे बरु प्राणै जाओस् मेरो प्राणै जाओस् बरु प्राणै जाओस् मेरो प्राणै जाओस् छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोरा पराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस एसएलसी फेल भएका विद्यार्थीहरूलाई विशेष जानकारी एटिट्युट मल्टिलर्निङ एकाडेमीको शाखा अब रत्नगरको सौराहा चोकमा चोकमा विद्यार्थीहरूको चाहनालाई मध्यनजर गर्दै रत्नगरमा पनि शाखा विस्तार गरी म्याथ र साइन्सको परीक्षा नदिकन पाँच विषयको मात्रै परीक्षा दिएर एसएलसी पास हुने अवसर एटिट्युटले अझ सशक्त रूपमा लिएर आएको छ टियु केयु पियु साथै विश्वभरि मान्यता हुने गरी कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइनेछ कक्षा एघार नपढी कक्षा बाह्रको परीक्षा दिन पाइनेछ थप जानकारीको लागि एटिट्युट मल्टिलर्निङ एकाडेमी रत्नगर एक राहत चोक मोबाइल अन्ठानब्बे चार सय बाहन्न छयालिस एक सय चौरात्तर ए भाउजू कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Pooja Kuber mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छप्पन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ शत प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार जाडक्सी खान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 चार सय त्रिपन्न एकचालिस चालिस चार सय पाँच साथै फ्री होम डेलिभरीको पनि व्यवस्था छ रत्नगर चितवन टाढी हंस मनोरञ्जन केन्द्र सबै हंस मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HM K Chitwan dot कम मनोरञ्जन केन्द्र खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमन यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी यो हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज व्यावसायिक पछिको बाँकी समयमा फेरि पनि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम कलिउड गाउँ डाउन यहाँले सुनिरहनु भएको छ कार्यक्रम कलिउड गाउँ डाउन आउने गर्छ प्रत्येक सातको सोमबार दुई सय एक बजेको समाचारपछि करिब करिब दुई बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्चमा र कार्यक्रम कलिउड डाउन डाउनभित्र भएर हामीले नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर फर्क मात्र रहेका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ कार्यक्रम कलिउड गाउँ डाउन कार्यक्रममा र काउन्टाउनसँगै आउने भित्र छु म सागर अनि सागरको आवाज र तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुऱ्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ थ्याङ्क यू सो मच राजलाई प्रोग्राम तपाईँले सुन्दै हुनुहुन्छ र तपाईँलाई पनि thank you so much number ten पोइसनदेखि नम्बर फाइभ पोइसनको गीत यहाँले सुनिसक्नु भएको छ अब हामी लागौँ नम्बर फोर पोइसनमा नम्बर फोर पोइसनमा आइपुगेकी छिन् ठुली यानि कि नेपाली कथा चलचित्र ठुली चलचित्र ठुलीको कुराकानी गर्ने हो भने सूर्य बोहराले निर्देशन गरेको एवं निर्माण गरेको चलचित्र अजित अब आउँदैछ वाद र छ गतिबाट अल नेपाल प्रदर्शनमा आउँदैछ वसन्त सापकोटाको संगीत रहेको छ नम्बर फोर पोजिसनमा नेपाली कथन चलचित्र टोलीबाट म त मर्छु कि क्या हो चुली नम्बर फोर यही ओके नम्बर फोर पोजिसनमा चुलीको गीत यहाँले सुनिरहनु भएको छ र चुली चलचित्र भाद्र छ गतिबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो नम्बर फोर पोजिसनको यो गीतपछि अब हामी लागौँ नम्बर थ्री पोजिसनमा नम्बर थ्री पोजिसनमा आइपुगेको छ नेपाली कथन चलचित्र कोहिनोर र कोहिनोरको कुराकानी गर्ने हो भने श्राउ तेइस गतिबाट यो चलचित्र प्रदर्शनमा आउन लागेको छ आकाश अधिकारीले निर्देशन गरेको चलचित्रका गीतहरूमा समुचित बासकोटाको सङ्गीत रहेको छ नम्बर थ्री पोजिसनमा नेपाली कथन चलचित्र कोहिनोर नम्बर थ्री सारा घरको तिर तिमीलाई राखे मलाई तिमी मन पर्छौ थाहा छैन नम्बर थ्री पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ नेपाली कथन चलचित्र कोहिनोर अब हामी लागौँ नम्बर टू पोजिसनमा नम्बर टू पोजिसनमा आइपुगेको छ नेपाली कथन चलचित्र नागबेली र नागबेली यतिखेर देशका सेकेन्ड र थर्ड स्टेसनमा प्रदर्शन भइराखेको छ र चलचित्रलाई गोविन्द राईले निर्देशन गरेका हुन् र यो चलचित्र पर्सा ज्योति हलमा पनि प्रदर्शन भइराखेको छ नम्बर टू पोजिसनमा नेपाली कथन चलचित्र नागबेली नम्बर टू त खुसीको दिन रङ्ग रस गरौँ एकैछिन आज खुसीको दिन साथी हो पीर व्यथा भोलि खुसी मनाउ साथी हो पीर व्यथा भोलि खुसी मनाउ साथी हो पीर व्यथा भोलि नेपाली कथन चलचित्र नागबिलेको गीत यहाँले सुनिरहनु भएको छ नम्बर टू पोजिसनमा आइपुगेको छ एक स्टेप तल छोडेको छ गत हप्ता नम्बर वान पोजिसनमा एक स्टेप तल छोड्दै नम्बर टू पोजिसनमा अब हामी लागो नम्बर वान पोजिसनमा त्योभन्दा अगाडि सरस्वती जानकारी गराउन चाहन्छु नम्बर टेन पोजिसनदेखि टू पोजिसनमा आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ नम्बर टेनमा बिर्खेला चिन्छस न्युट्री फिल्म भन्नुपर्छ नम्बर नाइनमा कस्तो टेन्सन नम्बर एटमा हिम्मतवाली नम्बर सेभेनमा मिसन फर ट्वेन्टी नम्बर सिक्समा चिहान नम्बर फाइभमा स्टुपिड मन नम्बर फोरमा टोली नम्बर थ्री पोजिसनमा नोट नम्बर टूमा नागबेली नम्बर वान पोजिसनमा आइपुगेको छ सबै फिल्मलाई तल धार्दै मेरो भ्यालेन्टाइन र मेरो भ्यालेन्टाइन श्रावण सोह्र गतिबाट प्रदर्शनमा आउँदैछ सुरु सुब्बाले निर्देशन गरेको चलचित्रमा लगानी सुशील श्रेष्ठको रहेको छ र सुगम पोखरेलको सङ्गीत रहेको छ निशा अधिकारी सुस्मिता रगाल स्वतन्त्र प्रताप शाह बाबु बोकटी लगायत कलाकारको केन्द्रीय भूमिका रहेको छ माया फ्रेम अनि फ्रेन्डसिपलाई चलचित्रले देखाउन खोजेको छ मेरो भ्यालेन्टाइनको गीत सुर्दै प्रोग्रामबाट विदा माग्नुपर्ने हुन्छ सुनेर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट सपोर्ट गर्ने राजप्रति आभार व्यक्त गर्दै कलिउड काउन्ट साउन्डबाट म सागर छुटिन्छु हवस् त नमस्कार नम्बर वान एक सय चार थप्लो पाँच मेगा हर्ज अर्पण सबैका लागि सधैँका लागि तपाईँहरूकै चिर परिचित